संघीय समाजवादी र वैद्य नेतृत्वको नेकपा माओवादीलाई निर्वाचनको प्रक्रियामा ल्याउनु पर्ने लागि अझै बाँकी नै छ र यी दलहरूलाई सहमतिमा ल्याउनको लागि गक्षधारले रेग्मी सरकारलाई कस्तो सल्लाह दिन्छन् त्यसले आगामी सहमति निर्माणमा भूमिका खेल्नेछ तर उपेन्द्र यादव नेतृत्वको मधेसी दल र मोर्चासँग गक्षधारको पुरानो आग्रहले काम गर्यो भने उहाँको एक महिने कार्यकालमा उपेन्द्र यादव नेतृत्वको मोर्चासँग सहमतिको वातावरण नबन्न सक्छ नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले संघ अध्यक्ष रञ्जित कर्णलाई अधिवेशन गराउन नसक्ने भए त्यसको विकल्प दिन आग्रह गर्नुभएको छ कोइरुलाले अधिवेशन गराउन नसक्ने भए पदमा बस्नुको कुनै औचित्य नरहेको भन्दै अधिवेशन गराउन नसक्ने भए नेतृत्व छोड्नुपर्नेमा आफू प्रष्ट रहेको बताउनु भएको हो तत्काल अधिवेशन गराउन माग गर्दै पूर्व महामन्त्री मनोज मणि आचार्यको नेतृत्वमा आज बिहान कोइराला निवास महाराजगंज पुगेको विद्यार्थी नेताहरूको ज्ञापन पत्र बुझाउन बुझ्दै कोइरालाले अधिवेशन गराउन महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा बनाइएको समिति विद्यार्थी विभाग प्रमुख नवेन्द्र राज जोशी र अध्यक्ष कर्णसँग अधिवेशन गराउन भएको ढिलाइबारे जानकारी लिने र तत्काल अधिवेशन गराउन निर्देशन दिने आश्वासन दिनुभएको थियो आफ्नो माग सम्बोधन नगरी चुनावको मिति तोकेको भन्दै आन्दोलन थालेका नेकपा माओवादी लगायतका दलले आज कोण गर्ने तयारी गरेका छन् सरकारले मागलाई व्यवस्था गर्दै चार दलले सिन्डिकेटको निर्देशनमा चुनावको मिति घोषणा गरेकाले विरोधको कार्यक्रम गर्न थालेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले बताउनुभयो उहाँले आज बेलुकी पाँच बजे काठमाडौँका विभिन्न ठाउँमा कोणसभा गर्ने जानकारी दिनुभयो आन्दोलनरत विभिन्न तेत्तिस दलले राजनैतिक दलहरूका बीचमा नयाँ राजनैतिक सहमति कायम गरी अग्रग्रामी राजनैतिक निकास खोज्न माग गरेका छन् नेपाली कंग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेस स्वतन्त्रको पाँचौं महाधिवेशन चितवनमा हुने भएको छ आगामी सात आठ नौ गतेका लागि महाधिवेशन तय भएको ट्रेड युनियन कंग्रेस स्वतन्त्रका केन्द्रीय सदस्य सूर्य नेपालले जानकारी दिनुभयो महाधिवेशनमा कंग्रेसले उठाउँदै आएका सबैका लागि सामाजिक सुरक्षा पञ्जीकरण संविधान सभा सुनिश्चित निश्चित गरिनुपर्ने श्रमिकहरू र राज्यका निकायहरूमा श्रमिकको प्रतिनिधित्व नेपाली कंग्रेसमा प्रतिनिधित्व लगायत नेपालको र अन्तर्राष्ट्रिय श्रम आन्दोलनको मुद्दाको बारेमा छलफल गर्न र निर्णय गरिने केन्द्रीय सदस्य सूर्य नेपालले बताउनुभयो महाधिवेशनले आगामी चार वर्षको लागि अध्यक्ष लगायत सैतिस सदस्य नयाँ कार्य समितिको समेत चयन गर्नेछ नेला र श्रोता श्रमिकहरूका पच्चिस राष्ट्रिय युनियनहरू समेत महासंघको महाधिवेशनमा बहत्तर जिल्लाबाट पन्ध्र सय प्रतिनिधिहरू सहभागी हुनेछन् Thank you. सरकारले आजदेखि घरासी प्रयोजनको लागि रातो र व्यावसायिक प्रयोजनको लागि निलो गरी दुई थरी ग्यास सिलिण्डर प्रयोगमा ल्याउने भएको छ चितवन चितवनसहित वीरगंज झापा नलप्रासी बुटोल नेपालगंज र पोखरामा औपचारिक कार्यक्रम गरी दुई रंगको सिलिण्डर वितरण गर्ने तयारी गरिएको छ तत्कालको लागि दुवै सिलिण्डरको मूल्य एउटै तय भएको निगमले जनाएको छ आवश्यक तयारीपछि घरासी प्रयोजनमा प्रयोग हुने रातो रंगको सिलिण्डरमा अनुदान दिने र व्यावसायिक प्रयोजनको निलो रंगको सिलिण्डरको मूल्य बढाउने सरकारको नीति छ ग्यास कार्ड बनाएर घरासी प्रयोजनको लागि रातो मात्र र व्यावसायिक प्रयोजनको लागि निलो मात्र ग्यास सिलिन्डर प्रयोग गर्न निगमले आग्रह गरेको छ बजारमा होटल रेस्टुरेन्टले बढी ग्यासको प्रयोग गरी अभावको समयमा घरासी उपभोक्ताले सहज ढङ्गले ग्यास नपाएपछि सरकारले नयाँ व्यवस्था गरेको हो यसैबीच चितवन पनि आजदेखि औपचारिक रूपमा दुई रङको ग्यास बजारमा आउने भएको छ रातो र निलो रङको ग्यास बजारमा ल्याउनु अघि जिल्लाका विभिन्न ग्यास कम्पनी र ग्यास विक्रेता महासंघले र्याली निकाल्दैछन् पूर्वी चितनको साई बाबा ग्यास प्रालीबाट निस्कने र्याली नारायणगढ पुगेर कोणसभा गरी औपचारिक रूपमा दुई थरीको ग्यास बजारमा आएको घोषणा गरिने नेपाल ग्यास विक्रेता महासंघ चितवनले जनाएको छ आज बेलुकीदेखि नेपालमा मनसुन शुरू हुने अनुमान गरिएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वबाट मनसुन शुरू हुने भविष्यवाणी गरेको हो तर मनसुन शुरू भए या नभएको बारे बेलुकी मात्रै थाहा हुने महाशाखाका प्रमुख सुमन कुमार रेग्मीले बताउनुभयो आज यसअघिको तुलनामा मौसम चिसो छ मनसुनका लागि आवश्यक पर्ने सबै संकेत देखिएको र सक्रिय हुन मात्र बाँकी रहेको महाशाखाले जनाएको छ महाशाखाका अनुसार बंगालको खाडीमा न्यून चापीय क्षेत्रको विकास हुन नसकेकाले मनसुन सुरु हुन केही ढिलाइ भएको हो मनसुन पूर्वको समयमा भारी वर्षा भए पनि मनसुन हुने समयमा भने पानी पर्ने क्रम केही कम भएको छ नेपालमा जुन दस तारिकदेखि मनसुन सुरु हुने गर्छ आज जुन पन्ध्र तारिक हो काठमाडौँ सहित देशभर आज पानी पर्नेछ बाह्रौँ श्रम विरुद्ध विश्व दिवस दुई हजार तेह्रको अवसरमा दियालो परिवार नारायणगढ र नारायणगढ बस पार्क टोल सुधार तथा बस व्यवस्थापन समितिको आयोजना तथा नेसनल सिटी हस्पिटल नारायणगढको प्राविधिक सहयोगमा नारायणगढमा आयोजित निशुल्क स्वास्थ्य शिविर जारी रहेको छ शिविरमा छाला तथा यौन रोग उच्च रक्तचाप मधुमेह बालरोग स्थित तथा प्रसुति रोग पेट तथा छाती रोग लगायतका बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ शिविरमा doctor Nirmal Lamichhane doctor Binuma Shrestha doctor Sanju Shrestha doctor Varun Shrestha doctor Nirmala Laxmi Shrestha लगायतका चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरिरहनु भएको छ गर्मी मौसममा विभिन्न खाले रोगहरू देखा पर्ने भएकोले पनि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको दियालो परिवार नारायणगढका अध्यक्ष राजेन्द्र कुमार पियाले बताउनुभयो निजी स्रोतबाट तलब दिने गरी राखिएका चितवनको धाखाने गाविसको राष्ट्रिय मावि गर्दासका शिक्षकले लामो समयदेखि तलब नपाएपछि आन्दोलन शुरू गरेका छन् शिक्षकहरूले हिजोदेखि नै पढाउन छाडेर आन्दोलन शुरू गरेपछि आजदेखि विद्यार्थी पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् आफूहरूलाई प्राप्त छात्रवृत्तिको रकम पनि शिक्षकलाई तलबको रूपमा उपलब्ध गराएर भए पनि नियमित पठन पाठनको वातावरण बनाउनु पर्ने विद्यार्थीहरूको माग छ निजी स्रोतका शिक्षकलाई पाँचदेखि नौ महिनासम्मको तलब दिन बाँकी रहेको विद्यालय विद्यालयका प्रधानाध्यापक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो थोरै बाँकी हुनेको चार र धेरै बाँकी हुनेको छ महिनासम्मको तलब उपलब्ध गराउने तयारी भएपछि शिक्षकहरूले सबै भुक्तानी एकैपटक हुनुपर्ने माग राखेकाले समस्या भएको उहाँले बताउनुभयो शिक्षकहरूले अहिले मात्र होइन आगामी दिनमा पनि चौमासिक रूपमा तलब खाने वातावरण हुनुपर्ने माग गरेका छन् विद्यालयमा रहेका पन्ध्रजना शिक्षक कर्मचारी मध्ये छजना निजी स्रोतका शिक्षक हुन् शिक्षकहरूलाई मासिक आठ हजार पाँच सयदेखि बाह्र हजार पाँच सय रुपियाँसम्म तलब तोकेर पठाउन राखिएको छ पढाउन राखिएको छ जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुने तलब सुविधामा एकजना स्थायी दुईजना राहत अनुदान दुईजना अस्थायी र दुईजना करारमा शिक्षक राखिएको विद्यालयले जानकारी दिएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ दलहरूबीच सहमति नभई सरकारले घोषणा गरेको मङ्सिर चार गते संविधान सभाको दोस्रो निर्वाचन होला ए सरकारमा नै भर पर्छ बे विरोधीलाई पर्छ ऋषि समय नै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 बताइएको छ विश्वको विकासक्रम सबैभन्दा कम रहेको उनापचास देशमा अहिले रहेको नब्बे करोड़को जनसङ्ख्या सन् दुई हजार पचाससम्म दुई गुणा हुने र एक अर्ब अस्सी करोड़सम्म हुने बताइएको छ अत्याधिक जन्मदर भएको कारणले यो देशहरूमा जनसङ्ख्या वृद्धिको कारण देखाइएको छ भने विकसित देशहरूको जनसङ्ख्यामा कुनै खास वृद्धि नहुने प्रतिवेदनमा उल्लेख छ संयुक्त राष्ट्रसङ्घले दुई सय तेत्तिस देशको सबै देशको तथ्याङ्क संकलन गरेर यो प्रतिवेदन सार्वजनिक गरेको हो हो राष्ट्रपति निर्वाचनमा मतदान गरेको करिब पाँच करोड इरानी मतदाताले मतगणनाको नतिजा शासन पद्धति भएको इरानमा राष्ट्रपति पदका लागि हिजो मतदान सम्पन्न भएको थियो बिहान आठ बजेबाट शुरू भएको मतदान निर्धारित समयभन्दा पाँच घण्टा बढाएर स्थानीय समयअनुसार राति एघार बजेसम्म चलेको थियो मतदान सम्पन्न हुनसाथ साथ मतगणना शुरू भएको र मतगणनाको चौबिस घण्टाभित्र नतिजा घोषणा हुने त्यहाँको निर्वाचन अधिकारीले बताएका छन् इरानका गृहमन्त्री मुस्तफा मोहम्मद नजरले निर्वाचन शासनको परिणामसित नबुझी तीन दिनभित्र मुद्दा दर्ता गराइसक्नुपर्ने समेत बताएका छन् यथास्थितिवादी शासन पद्धति भएको इरानमा मुस्लिम बाहुल्यता छ आठजना राष्ट्रपतिका प्रत्याशी रहेको चुनावमा जना उम्मेद्वारलाई रूढीवादी उम्मेद्वारको रूपमा अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन् यस चुनावमा महिलालाई राष्ट्रपतिको उम्मेद्वार बन्नबाट रोक लगाइएको थियो हाल त्यहाँ मोहम्मद अहम दिनेजात राष्ट्रपति छन् उनको यो दोस्रो कार्यकाल हो परमाणु कार्यक्रमको कारण अहम दिनेजात आलोचित बन्नु पर्यो गरेको छ अब खेल समाचार दशरथ रङ्गशालामा दिउँसो साढे तीन बजे हुने फाइनल खेलमा उपाधिका लागि नेपाल आर्मी क्लब र मनाङ मर्साङ्दी क्लब भेट्दैछन् आर्मी सेमी फाइनलमा बोयज युनियनलाई तीन शून्यले पराजित गर्दै फाइनलमा पुगेको हो भने थ्री एक शून्यले हराउँदै मनाङ फाइनलमा पुगेको हो अहिलेसम्म गोर्खा कपमा उपाधि जित्न नसकेको मनाङ यसपालि उपाधि पोल्टामा पार्ने योजनामा छ यस्तै लामो समयदेखि महत्वपूर्ण जित्न नसकेको आर्मी पनि त्यसलाई तोड्न लागिरहेको छ समूह चरणमा दुवै टोली समसीमा रहेका थिए समूह चरणको खेलमा आर्मीले मनाङलाई एक शून्य शून्य गोल हराएको थियो आर्मी फाइनलमा पनि समूह चरणकै खेल दोहोर्याउने दाउमा देखिन्छ भने मनाङ समूह चरणको गल्ती नदोहोर्याउने पक्षमा छ र आइसिसी च्याम्पियन्स क्रिकेट अन्तर्गत आजसम्म बीको अन्तिम खेलमा भारत र पाकिस्तान भिड्ने भएका छन् दिउँसो सभा तीन बजेपछि शुरू हुने खेलमा यसअघि नै सेमी फाइनल पुगिसकेको भारत र प्रतियोगिताबाट बाहिरिसकेको पाकिस्तान बीचको नतिजाले सेमी फाइनल समीकरणमा भने कुनै फेरबदल हुने छैन तर चिरपरिचित प्रतिद्वन्दी भारत पाकिस्तानको खेल भने निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ च्याम्पियन्स ट्रफीमा यी दुई टीम दुई पटक भिडेकोमा पाकिस्तानले बाजी मारेको थियो पाकिस्तान प्रतियोगिताबाट बाहिरकाले आज सान्त्वना जितको खोजीमा हुनेछ भने भारत उत्कृष्ट लयलाई कायम राख्ने दाउमा हुनेछ यसैबीच गै राती वेस्ट इन्डिज र दक्षिण अफ्रिका बीचको खेल बराबरी भएपछि दुवै टीमले एक एक अङ्क बाँड्न बाध्य भएका थिए चुनावको मिति तोकेको भन्दै आन्दोलित नेकपा माओवादी लगायतका दलले आज सभा गर्दै नेपाल ट्रेड युनियन कंग्रेस स्वतन्त्रको पाँचौं महाधिवेशन साथ दोस्रो हप्ता चितवनमा हुने दुई रङका एलपी ग्यासका सिलिन्डर आजदेखि बजारमा आउने बेलुकीदेखि नेपालमा मनसुन सुरु हुने अनुमान चीनलाई उसुन्दै भारत सन् दुई हजार अठाइससम्म विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश हुने एक प्रतिवेदन सार्वजनिक इरानमा भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी र गोर्खाको फुटबलको बाध्यका लागि आज आर्मी र बनाङ वर्षाङदी क्लब भेट्दै हवस् दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार ارپن سی